तपाईँलाई स्वागत छ साइबर संगममा विविध जानकारीको एउटै संगम साइबर संगम शान्ति विकास र न्यायको लागि संसार नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर पल तपाईँको साथमा गुन्जिरहने मान्छेलाई आफ्नै सपनाले पिरोल्छ मान्छेलाई आफ्नै सपनाले पिरोल्छ जो हुन्न उसकै सम्झनाले पिरोल्छ मान्छेलाई आफ्नै सपनाले पिरोल्छ कसैको छ कस्तो रहर लाग्दो जिन्दगी कसैको छ कस्तो रहर लाग्दो जिन्दगी कसैलाई आफ्नै रचनाली पिरोल्छ जो हुन्न उसकै सम्झनाले पिरोल्छ के के भोग्नुपर्छ के हुने भविष्य के के भोग्नुपर्छ के हुने भविष्य कल्पनामी घट्ने घटनाले पिरोल्छ कसैलाई आफ्नै रचनाले पिरोल्छ कसैलाई पो कसले दुःख दिन सक्छ र कसैलाई पो कसले दुःख दिन सक्छ र तर आफ्नै मनको कामनाले पिरोल्छ मान्छेलाई आफ्नै सपनाले पिरोल्छ जो हुन्न उसकै सम्झनाले पिरोल्छ मान्छेलाई आफ्नै सपनाले पिरोल्छ जो हुन्न उसकै सम्झनाले पिरोल्छ यो गजल थियो पुरुषोत्तम पौडेल र सुहाको साथीको यो गजलसँगै कार्यक्रम मजेरीको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण साहित्य अनुरागी मनहरूमा साहित्यिक अभिवादन कार्यक्रम मजेरी तपाईँले नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर्ज त्यसै गरी सामुदायिक रेडियो अर्घाँची एफएम एक सय पाँच थुप्लो आठ मेगा हर्जबाट एकैसाथ सुनिरहनु भएको छ र यो कार्यक्रम तपाईँले हरेक साताको मंगलबार रातको नौ पन्ध्रदेखि लगभग दस बजेसम्म सुन्दै आउनु भएको छ आजको श्रृंखलामा पनि हामी जुटिसकेका छौं यति बेला नुवाकोट एफएमको स्टुडियोबाट मलाई यान्त्रिक कक्षबाट सघाइरहेका छन् संयोग नेपालले भने अर्घाँची एफएम एक सय पाँच थुप्लो आठ मेगा हर्जको स्टुडियो बाट मलाई सघाइरहनु भएको छ विष्णु खनालले र आवाजमा छु आवाजको खेतला म डीएनके कुमार कार्यक्रम मजेरीमा हामीले विभिन्न साहित्यका खुराकहरू गजल भावना मुक्त कहाइको ताङ्का लघु कथा सबै सबै सृजनाहरू उठाउने गर्दछौं र आजको श्रृंखलामा पनि केही गजलहरू छन् केही मुक्तकहरू छन् केही कविताहरू छन् र लघु कथा पनि छ आजको श्रृंखलामा हामीलाई मेल गर्नुभएको छ कतिपय साथीले ती मेल गर्नुभएका सृजना रचनाहरूलाई मैले आवाज दिनेछु र केही आवाज छन् हामीसँग ती आवाज पनि हामीले बजाउनेछौं र तपाईँले पनि आवाज रेकर्ड गराउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क राख्नुहोला सम्पर्क गरेर बुझेर चाहिँ तपाईँले रेकर्ड गराउन सक्नुहुनेछ आफूसँग जे छ तपाईँसँग गजल भए गजल रेकर्ड गराउन सक्नुहुनेछ कविता भए कविता रेकर्ड गराउन सक्नुहुनेछ मुक्तक जे छ तपाईँले रेकर्ड गर्नको लागि चाहिँ हामीलाई खबर गर्नुहोला सम्पर्क राख्नुहोला यो जानकारी गराउन चाहे कार्यक्रमको विषयबाट र आजको श्रृङ्खला यसै गरी बित्नेछ तपाईँले सुनेर साथ दिनुहुनेछ यो आशा पनि हामीले मनभरि सङ्घालिरहेका छौं र यो रात जे होस् बिस्तारै बिस्तारै ढल्दैछ र आज मङ्सिर चार पनि हो त्यसै यो चुनावको माहौल पनि जे होस् बिहानदेखि साँझसम्म तातिरह्यो जे होस् अहिले पनि चहल पहल भइरहेको छ दिउँस निकै शान्त सफल भएको छ र देशले निकास पाओस् यो पनि हाम्रो कामना हो तपाईँले यो कार्यक्रम चाहिँ इन्टरनेट अनलाइनमा पनि सुन्न सक्नुहुनेछ जे होस् विदेशमा बसेर पनि धेरैजनाले सुन्ने गर्नुहुन्छ र आफ्नै ठाउँको बारेमा जानकारी पाइयो दिनैभरि निकै खुसी लागेको छ भनेर पनि हामीलाई फोन गरेर जानकारी गराउनु भएको छ इन्टरनेटको माध्यमबाट पनि हामीलाई जानकारी गराउनुभयो र तपाईँले चाहिँ यो कार्यक्रम दुईवटा वेबसाइटबाट सुन्न सक्नुहुनेछ W W W dot Nuwakot FM dot ORG त्यसै गरी W W W dot Arghakhanchi dot कमबाट प्रत्यक्ष अहिले सुनिरहनु भएको छ भने यो कार्यक्रमलाई तपाईँ डाउनलोड गरेर सुन्नको लागि चाहिँ W W W dot cyber Sangam dot नेटमा गएर तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ तपाईँले सुन्न चाहनुभएको खण्डमा यो पनि जानकारी गराउन चाहे कार्यक्रमको विषयबाट र हाम्रो फेसबुक पेज पनि रहेको छ त्यहाँ हामीले यो कार्यक्रमलाई सेयर पनि गर्ने गर्दछौँ एउटा साहित्यिक कार्यक्रम मजरी भनेर रहेको छ यो पनि जानकारी गराए र रेडियो सुनेर साथ दिनुहोला बिस्तारै रात ढल्दैछ कसैको यादमा तपाईँ हुनुहुन्छ होला कसैको यादमा यो रात पुरै बिताउने सुर कस्दै हुनुहुन्छ होला कतिपय साथी दिनभरि काममा जानुभयो अथवा चुनावमा भोट हाल्नको लागि जानुभयो अहिले थकै लाग्यो होला अनि बिस्तारामा पल्टिँदै कार्यक्रम सुन्दै गर्नुभएको छ भने एकैछिन निद्रा देवीलाई पर राखेर यो कार्यक्रम सुन्नुहोला भनेर आग्रह गर्न चाहे यति बेला एउटा संगीतले पालो खोज्दैछ एउटा संगीत उठाउँ भनेर सङ्केत गरिरहेका छन् संयोगले जिहोस् यहाँनिर दिन ढल्दैछ अधेरी रातमा यो आवाज उठाउन मन लाग्यो दिन ढल्यो अँधेरी रातमा यो मन जल्यो निष्ठुरीको यादमा चोखो मायाले गला रेटियो दिलको बारीमा ढुङ्गा भेटियो पलाएका आशाहरू सबै मेटियो निकै नै मिठो गीत यशोदा पराजुलीको गीत राख्यौं हामीले कार्यक्रम मजेरीमा यो गीतपछि पुनः स्वागत छ कार्यक्रम मजेरी सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण साहित्य अनुरागी मनहरूमा साहित्य मनपर्ने र कलम चलाउने बिस्तारै कलम चलाउँदै हुनुहुन्छ होला कतिपय साथी र कतिपय साथीले यो कलम चलाएको धेरै भएको छ होला धेरै वर्ष भएको छ होला यो साहित्यको विधामा कलम चलाउन थाल्नु भए र कतिपयले भर्खरै भर्खर पाइला चाल्दै हुनुहुन्छ होला जे होस् हामीले सबै सबै कलमलाई सम्मान गर्छौँ तिनी कलमबाट सृजित शब्दहरूको खेती गर्छौं कार्यक्रम मजेरीमा विभिन्न सृजनाहरू तपाईँलाई जे मनपर्छ जे लेख्न आउँछ जे लेख्ने गर्नुभएको छ तिनै सृजनाहरू पठाउन सक्नुहुनेछ यो आग्रह हामीले बारम्बार गर्दै आइरहेका छौं र आजको यो श्रृङ्खलामा आवाजहरू पनि राख्छु भनेर मैले जानकारी गराएको छु जे होस् आवाज धेरै कविता भनेका छन् जे होस् कविता भन्नुभएको छ साथीहरूले एउटा आवाज राखौँ सुरुवातमा उर्मिला सुनार हुनुहुन्छ कविता भन्नुभएको छ उहाँले जे होस् मेरो देश प्राणभन्दा प्यारो लाग्छ भनेर आफ्नो देशको बारेमा बयान गर्नुभएको छ साँच्चै कि हाम्रो देश नेपाल निकै सुन्दर छ र मलाई पनि प्यारो लाग्छ तपाईँलाई पनि प्यारो लाग्छ हरेक नेपालीलाई देश प्यारो लाग्छ प्राणभन्दा पनि सानो मान्छे हुनुहुन्छ तर निकै सुन्दर कविता कोर्नु भएको छ र मिठो स्वरमा भन्नुभएको छ उहाँको आवाज यति बेला कार्यक्रम मजेरीको मेफिलमा मेरो नाम उर्मिला सिनार हो कविताको शीर्षक रहेको छ मेरै देश सृजनाका नौलो रूप आफ्नै भाषा भेष प्राण भन्द प्यारो लाग्छ मलाई मेरै देश पराण भन्द प्यारो लाग्छ मलाई मेरै देश झरना आएर खोला खोली बगिरहन्छ सधैँ हिमालयमा ज्योति छने चम्किरहेछ अझै हिमालयमा ज्योति छर्ने चम्किरहेछ अझै सगरमाथा बकी रङ भर्ने देश लाली गुराँस फुलिरहने मेरै प्यारो देश लाली गुराँस फुलिरहने मेरै प्यारो देश शान्त छ जहाँ गौतम बुद्ध जन्मे वीर गोर्खालीको जन्म भएको मेरै प्यारो देश वीर गोर्खालीको जन्म भएको मेरै प्यारो देश वीर गोर्खालीको जन्म भएको मेरै प्यारो देश प्राणभन्दा पनि प्यारो लाग्छ मलाई मेरो देश साँच्चीकै निकै सुन्दर कविता वाचन गर्नुभयो उर्मिला सुनार उहाँले आवाज रेकर्ड गराउनु भएको थियो स्टुडियोसम्म आएर उहाँको आवाज राख्यौं हामीले कार्यक्रम मजेरीको यो व्यवसायमा र यस्तै आवाज हामी राख्दै जानेछौं र यति बेला फेरि अर्को आवाज उठाउने क्रममा छौं हामी एउटा गजल उठाउँदैछौ हामीले आमा तिम्रो छोरा अवश्य फर्किन्छ कुनै दिन आमा तिम्रो छोरा अवश्य फर्किन्छ कुनै दिन र ढोग्नेछ तिमीलाई पैतालो समातेर गजलको एक शेर मैले वाचन गरेँ अब पुरै गजल वाचन गर्दै हुनुहुन्छ हुनुहुन्छ साथी विनोद विवस उहाँको गजल कार्यक्रम मजरीको व्यवसायमा नमस्कार म विनोद विवस अब एउटा गजल बुट बजार्दै उसले मेरो कठालो समातेर बुट बजार्दै उसले मेरो कठालो समातेर सेतो छयो भन भन्छ कालो टालो समातेर यस्तै छ हाम्रो प्रहरी कुटिरहन्छ सधैँ यस्तै छ हाम्रो प्रहरी कुटिरहन्छ सधैँ बाघ नभन्जेल एउटा बिरालो समातेर बुट बजार्दै उसले मेरो कठालो समातेर पसिना चुहा यही माटोमा सुन फल्छ पसिना चुहा यही माटोमा सुन फल्छ पत्यार नलागे हेर त्यो कोदालो समातेर बुट बजार्दै उसले मेरो कठालो समातेर सेतो छ यो भन भन्छ कालो टालो समातेर अन्तिम शेर आमा तिम्रो छोरा अवश्य फर्कन्छ कुनै दिन आमा तिम्रो छोरा अवश्य फर्कन्छ कुनै दिन र ढोग्नेछ तिमीलाई पैतालो समातेर बुट बजार उसले मेरो कठालो समातेर सेतो छयो भन भन्छ कालो तालो समातेर यस्तै छ हाम्रो प्रहरी कुटिरहन्छ सधैँ बाघ नभन्जेल एउटा बिरालो समातेर धन्यवाद हामीले विनोद विवशको गजल राख्यौं कार्यक्रम मजेरीको यो वषयमा आमा तिम्रो छोरा अवश्य फर्किन्छ कुनै दिन र ढोग्नेछ तिमीलाई पैतालो समातेर निकै सुन्दर गजल वाचन गर्नुभयो र यति बेला अर्को आवाज हामी राख्ने क्रममा छौं र साथी हुनुहुन्छ कल्पना राई उहाँको आवाज हामी राख्दैछौँ मदानपुरको साथी हुनुहुन्छ मुक्तक रेकर्ड गराउनु भएको छ आफ्नो भन्ने कोही छैन सबै पराई मेरा भनेर भन्नुभएको छ कोही छैन मेरो आफन्त भन्ने भनेर गुनासो गर्दै हुनुहुन्छ मुक्तकमा ठिकै छ यो मुक्तक कार्यक्रम मजेरीको व्यवसायमा नमस्ते म चाहिँ कल्पना राई सूर्यमती हायर सेकेन्डरी स्कुलमा पढ्छु मेरो ठेगाना भन्नुपर्दा मदानपुर एक नुवाकोट कटर मलमा पर्दछ र म यस कार्यक्रम मजेरीको लागि म एउटा छोटो मुक्त व्यक्त गर्न चाहिरहेको छु आफ्नो भन्ने कोही छैन सबै पराई भए मेरा आफ्नो भन्ने कोही छैन सबै पराई भए मेरा झन धन सबै मेरा छैन धन सबै टेरा हुर्काई बढाई गरिसके शिक्षित पनि बनाइसके हुर्कैबाटै गरिसके शिक्षित पनि बनाइसके भविष्यलाई चाहिन्छ मलाई भन्छ नगद सबै डेरा छन् धन सबै मेरा छैन धन सबै टेरा पढ्दैछु भर्खर म गर्ने कुनै काम छैन पढ्दैछु भर्खर म गर्ने कुनै काम छैन माग्छन् नगद हतार हतार खल्तीमा सुको डाम छैन प्रयास गर्नेछु म प्रयास गर्नेछु म केही वर्ष बाटो हेर भन्दा मा वर्षा हुन थाल्छ लौरी जोट नला ठाम छैन माग्छ नगद हतार हतार खल्तीमा सुकुर डाम छैन अहिले शिक्षा लिन पाए काम पछि गर्ने थिए अहिले शिक्षा लिन पाए काम पछि गर्ने थिए काम गरी नगद कमाई उनको ऋण तिर्ने थिए खै कसरी सम्झाउ उनलाई खै कसरी सम्झाउ उनलाई चोट दिने दिन छाड्ने होइन बुझिदिए मेरा व्यथा अघि म सर्ने थिए काम गरी नगद कमाई उनको ऋण तिर्ने थिए अहिले शिक्षा लिन पाए काम पछि गर्ने थिए धन्यवाद अहिले शिक्षा लिन पाए पछि काम गर्ने थिए भनेर भन्नुभएको छ जे होस् अहिले शिक्षा लिनु पर्दछ पहिला पढौं ज्ञान हासिल गरौं होइन त्यसपछि गएर पछि गएर चाहिँ जागिर गरियो भने आफूलाई पनि सजिलो हुन्छ भन्ने कुराहरू एउटा सन्देश पनि थियो उहाँको त्यो सिर्जनामा उहाँको आवाज हामीले राख्यौं कार्यक्रम मजेरीको यो बसाइमा तपाईँले मजेरी कार्यक्रम सुनिरहनु भएको छ नुवाको टेफ्युम एक सय छ दशमलव आठ मेगा यो तरंगबाट त्यसै गरी सामुदायिक रेडियो अर्घाँची एफएम एक सय पाँच थोप्लो आठ मेगा पनि हामीलाई सुनिरहनु भएको छ इन्टरनेट अनलाइनमा triple W dot Nuwakot FM dot ORG र डब्लु डट अर्घाजी डट कमबाट पनि हामीलाई सुनिरहनु भएको छ र यति बेला एउटा गजल वाचन गर्दैछु मैले हामीलाई इन्टरनेटमा सुनेर एउटा गजल मेल गर्नुभएको छ एकजना साथीले उहाँको गजल वाचन गर्दैछु कार्यक्रम मजरीको व्यवसायमा मौका थियो कुनै बेला चुकाएर बसे सानो मौका थियो कुनै बेला चुकाएर बसे सानो प्रतीक्षामा यो जिन्दगी सुकाएर बसे सानो मौका थियो कुनै बेला चुकाएर बसे सानो जतिचोटि तिम्रो यादले सताउन थाल्यो मलाई जतिचोटि तिम्रो यादले सताउन थाल्यो मलाई त्यतिपल्ट घाइते मुटु दुखाएर बसे सानो प्रतीक्षामा यो जिन्दगी सुकाएर बसे सानो देखाउने थिए मुटु चिरी नसगिँदो रहेछ फेरि देखाउने थिए मुटु चिरी नसगिँदो रहेछ फेरि त्यसैले त व्यथाहरू लुकाएर बसे सानो त्यतिपल्ट घाइते मुटु दुखाएर बसे सानो तिमीले जति कुराए नि बाटो हेर्न छोड्या छैन तिमीले जति कुराए नि बाटो हेर्न छोड्या छैन आँसु झार्दै मैले शिर झुकाएर बसे सानो त्यसैले त व्यथाहरू लुकाएर बसे सानो घात अनि प्रतिघातका बाण प्रहार गरे पनि घात अनि प्रतिघातका बाण प्रहार गरे पनि तिम्रै लागि सारा बन्धन फुकाएर बसे सानो मौका थियो कुनै बेला चुकाएर बसे सानो प्रतीक्षामै यो जिन्दगी सुकाएर बसे सानो यो गजल थियो भवनी हुमा गाई काठमाडौँ नेपालको साथीको यो गजल मैले वाचन गरेँ एकजना चेली श्रष्टा हुनुहुन्छ निकै सुन्दर गजल लेख्नु भएको छ यो गजल हामीलाई मेल गर्नुभएको थियो गजलको लागि आभारी रहन चाहन्छु मौका थियो कुनै बेला चुकाएर बसी सानो प्रतीक्षामा यो जिन्दगी सुकाएर बसी सानो गुनासो गर्दै हुनुहुन्थ्यो आफ्नो सानोसँग यो गुनासो मैले सानोसम्म पुऱ्याएँ या पुऱ्याएन त्यो त थाहा भएन तर कार्यक्रम मजेरीमा यो गजल वाचन गरेँ त्यो थाहा छ मलाई र अर्को गजल पनि प्राप्त भएको छ यो गजल पनि मजेरीमा पनि वाचन गरिदिनु पर्यो है भनेर भन्नुभएको थियो उहाँको गजल यहाँनिर वाचन गर्दैछु ऊ गएको छ ठुलो पिर दिएर ऊ गएको छ ठुलो पीर दिएर विश्वासमा धोका आखिर दिएर ऊ गएको छ ठुलो पीर दिएर भौतारिएको दिललाई सान्त्वनामा केवल भौतारिएको दिललाई सान्त्वनामा केवल मनमुटु नभएको तस्बिर दिएर विश्वासमा धोका आखिर दिएर ईश्वर पनि रमिता हेरिरहेछ ईश्वर पनि रमिता हेरिरहेछ खोटो सिक्का जस्तै तकदिर दिएर मनमुटु नभएको तस्बिर दिएर ऊ आफै बदलियो केही समयपछि ऊ आफै बदलियो केही समयपछि खुट्टाहरूमा पहिरो र भिर दिएर खोटो सिक्का जस्तै तकबिर दिएर पाउनेले पाउँछन् या पाउँदैनन् मुटु पाउनेले पाउँछन् या पाउँदैनन् मुटु पठाउँछु सिँगै शरीर दिएर खुट्टाहरूमा पहिरो र भिर दिएर पर्वतको सैर साँझको सफर प्रभातको सैर साँझको सफर यादहरूमा मन्द समीर दिएर पठाउँछु सिँगै शरीर दिएर हेर सरकारले विकास गर्दैछ देशमा हेर सरकारले विकास गर्दैछ देशमा कणालीमा चुलो बनाउने जागिर दिएर ऊ गएको छ ठूलो पीर दिएर विश्वासमा धोका आखिर दिएर हेर सरकारले विकास गर्दैछ देशमा कडालीमा सुलो बनाउने जागिर दिएर एन्जिला भट्टराईको गजल वाचन गरे मैले यो गजलको लागि आभारी रहन चाहन्छु कार्यक्रम मजिरेको यो र मैले लघु कथा पनि पढ्नेछु त्यसै गरी आवाजहरू पनि हामीसँग थुप्रै छन् अझै कविताहरू हामीसँग बाँकी नै छन् र यी कविताहरू पनि हामी राख्नेछौँ यति बेला जिन्दगीलाई सम्झिन मन लाग्यो कसैको जिन्दगी रमाइलो हुन सक्छ सुखी हुन सक्छ त कसैको जिन्दगी झरेको पात झैँ हुन सक्छ उराट हुन सक्छ यस्तै यस्तै भनेर गीत गाउनु भएको छ नारायण गोपालले यो गीत यहाँनिर पेश गर्दैछु God. ফুটে कहिलेकाहीँ मनमा निराश आउँदाखेरि यस्तै भन्न मन लाग्छ झरेको पात चाहिँ भयो जिन्दगी उराट मेरो जिन्दगी यस्तै यस्तै भन्न मन लाग्छ कहिलेकाहीँ जे होस् नारायण गोपालको स्वरमा रहेको गीत हामीले राख्यौं उहाँका गीत अजर अमर छन् यस्ता गीतहरू सुन्दा निकै आनन्द आउँछ कहिलेकाहीँ यो समयमा यो मौसममा सुन्दा झनै मजा आउँछ यो गीतपछि पुनः फर्केका छौं हामी कार्यक्रम मजेरीमा यति बेला मैले एउटा लघु कथा उठाउने क्रममा छु हामीलाई लघु कथा लेखेर मेल गर्नुभएको छ वासुदेव कुँवर आरोही अर्घहाँची ढिकुराको साथी हाल इन्डिया आछम भनेर लेख्नु भएको छ उल्लेख गराउनु भएको छ उहाँको लघुकथा मैले यहाँनिर वाचन गर्दैछु झगडाको कारण भनेर लेख्नु भएको छ हर्कबहादुरका चार भाइ छोरा थिए चारैजनाको एकै बिजनेस थियो र एकै साथ एकै घरमा रहन्थे तर केही दिनदेखि तिनीहरूमा कुनै न कुनै सानो सानो कुरामा पनि झगडा भइरहने गर्थ्यो कहिले ठूलो दाजु त कहिले सानो भाइ यो कुरा लिएर हर्कबहादुरसँग समाधानको लागि जाने गर्दथे र छुट्टिएर बस्ने कुरा गर्थे हर्कबहादुर दिनदिनैको त्यस्तै झगडाले वाक्क दिक्क भएको थियो एक दिन त चारैजना आएर छुट्टिने माग गर्दै झगडा गर्न थाले हर्कबहादुर हैरान भएर झर्किँदै सानो छँदा त तिमीहरू यस्ता थिएनौ सबैजना मिलेर बस्थ्यौ अब के भयो जो यसरी लडिरहेका छौ कारण के हो हँ यत्तिकैमा हर्कबहादुरका आँखा बाहिर बसेका चार पाँच कुकुरहरूमा पर्यो जो आँखा बन्द गरेर जिउरो निकालेर हाँप्दै बसिरहेका थिए तिमीहरूभन्दा त यी कुकुरहरू ज्ञानी छन् कति शान्तसँग मिलेर बसेका छन् उसले झर्किँदै भन्यो यो देखेर चारै भाइ श्रमले शिर निहुराएर उभिरहेका थिए त्यतिकैमा माथिल्लो तलामा क्रियामा बस्ने कृष्णप्रसादले एक रोटी फाल्यो जो ती कुकुरहरू बसेको ठाउँमा आएर खस्यो सबै कुकुरहरूको आँखा खुल्यो एक कुकुर रोटीतिर दुगुर्न थाल्यो अरू कुकुर भुक्न थाले जनतन रोटी टोकेको कुकुर त्यहाँबाट भाग्न चाहन्थ्यो तर बाँकी सबै कुकुरले त्यसलाई त्यही घेरेर रोटी खोज्ने कोसिस गर्न थाले त्यस्तै छिना छपट्टीमा कसैलाई एक टुक्रा रोटी मिल्यो त कसैलाई त्यही पनि मिलेन रोटी त सकिसकेको थियो तर ती कुकुरहरू अझै एकअर्कामा टोकाटोक गरिरहेका थिए दलानमा उभिरहेका सबैजनाले झगडाको असली कारण बुझिसकेका थिए झगडाको कारण यस्तो हुन्छ भनेर लघुकथामा उतार्नु भएको थियो वासुदेव कुमार आरोहीले यो कथाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँप्रति आभारी रहन चाहे आगामी श्रृङ्खलामा पनि यसै गरी साथ मिलोस् कथापछि अब हामी फर्किँदैछौँ कवितातिर अभिषेक तामाङ हुनुहुन्छ नुवाकोटकै साथी हुनुहुन्छ उहाँले एउटा कविता वाचन गर्नुभएको छ निरन्तर मृत्युको बखानमा भन्ने कविता वाचन गर्दै हुनुहुन्छ सुनौ उहाँको आवाज कार्यक्रम मजुरीको व्यवसायमा नमस्कार म अभिषेक तामाङ कविताको शीर्षक छ निरन्तर मृत्युको बखानमा रगत पिच्छे घामको झुल्कोमा वीरताको गाथा गाएर माया रूपी यमराजका पालहरू बन्दीगृह सरिथी गाठाका मान्छेहरू नस नरवस्त्र भएर रोइरहन्छन् आमाको काख जलेका छन् मान्छेको मुटु बलेका छन् निरन्तर मृत्युको बखानमा धन्यवाद निरन्तर मृत्युको बखानमा मान्छेहरूको मुटु जलेका छन् निरन्तर मृत्युको बखानमा भनेर कविता वाचन गर्नुभयो अभिषेक तामाङले उहाँको कविताको लागि यो आवाजको लागि उहाँप्रति आभारी रहन चाहे उहाँ स्टुडियोसम्म आएर रेकर्ड गराउनु भएको थियो यो भन्दै गर्दा फेरि अर्को कविता पनि म वाचन गरेको कविता हामी सुनाउँदैछौँ रामेश्वर गजुरेल हुनुहुन्छ सानो साथी हुनुहुन्छ निकै देख्दा पनि अलि चलाक जस्तो लाग्थ्यो मलाई जी होस् उहाँले पनि एउटा कविता वाचन गर्नुभएको छ हामी स्टुडियोमा आएर रेकर्ड गराउनु भएको हो उहाँको आवाज हामीले रेकर्ड गरेर राखेका छौँ रामेश्वर गजुरेल जिलिङ नला गाउँको साथी हुनुहुन्छ नेताहरूको व्यवहार भन्ने शीर्षकमा कविता वाचन गर्नुभएको हो नेताहरूको व्यवहार कस्तो हुन्छ त सुनौ यो कवितामा नमस्कार मेरो नाम रामेश्वर गजरेल हो म जिलिङ नौनलगाउँबाट आएको हुँ म श्री कर्णकर निमाविमा अध्ययनरत छात्र हुँ म आज एउटा मजेरीको मैफुलमा एउटा कविता भन्न चाहन्छु कविताको शीर्षक छ नेताहरूको व्यवहार नेताहरूले कुर्सीको लागि संविधान बनाउँछु भन्छ नेताहरूले कुर्सीको लागि संविधान बनाउँछु भन्छ अहिलेसम्म बनेको छैन संविधान कहिले बन्छ अहिलेसम्म बनेको छैन संविधान कहिले बन्छ गरिबी र निमुखा भोको पेटे मर्छन् गरिबी र निमुखा भोको पेटे मर्छन् नेताहरू भने चाहिँ घुस खाने काम मात्रै गर्छन् नेताहरू भने चाहिँ घुस खाने काम मात्र गर्छन् नेताहरूले घुस भन्ने धेरै धेरै खाइसके नेताहरूले घुस भन्ने धेरै धेरै खाइसके यो देशलाई अरू देशमा बेच्न पनि लागिसके यो देशलाई अरू देशमा बेच्न पनि लागिसके नेताहरूले अदालतमा एउटा चिठी कोरिदिन्छन् नेताहरूले अदालतमा एउटा चिठी कोरिदिन्छन् अदालतले उसको मान्छे रहेछ भने अदालतमा अदालतले छोडिदिन्छ अदालतमा उसको मान्छे रहेछ भने अदालतले छोडिदिन्छ घर घरमा तार छ लोड सेडिङ अठार घण्टा हुन्छ घर घरमा तार छ लोड सेडिङ अठार घण्टा हुन्छ नेताहरूले विद्युत बेच्दा जनताको मन हुन्छ नेताहरूले विद्युत बेच्दा जनताको मन हुन्छ नेताहरू भने घुम्दैमा ठिक्क छन् नेताहरू भने घुम्दैमा ठिक्क छन् यो देशमा विकास नभएर जनता भने दिक्क छन् यो देशमा विकास नभएर जनता भने दिक्क छन् संविधान यो देशमा यसै पनि भएन नेताहरू भने विकास गर्नेतिर गएन नेताहरू भने विकास गर्नेतिर गएन वीरहरूको परिश्रमबाट बचेको हो देश हाम्रो वीरहरूको परिश्रमबाट बचेको हो देश हाम्रो नेताहरूले भने चाहिँ किन गर्दैनन् राम्रो राम्रो नेताहरूले भने चाहिँ किन गर्दैनन् राम्रो राम्रो आफ्नो सुरक्षाको लागि राख्छन् नेताहरूले गुण्डा छानी आफ्नो सुरक्षाको लागि राख्छन् नेताहरूले गुण्डा छानी हुम्ला जुम्लाको विद्यार्थीलाई पर्याप्त शिक्षा कहिले जाने हुम्ला जुम्लाको विद्यार्थीलाई पर्याप्त शिक्षा कहिले जाने नेताले नि बिर्सिसके लगाउनु पर्ने आफ्नो भेष नेताले नि बिर्सिसके लगाउनु पर्ने आफ्नो भेष चेली बेटी बेचबिखनमा अघि बढो हाम्रो देश चेली बेटी बेचबिखनमा अघि बढो हाम्रो देश अरू देशका पत्रकारले देखाइसके चमत्कार अरू देशका पत्रकारले देखाइसके चमत्कार पत्रकारलाई हिंसा गर्नेलाई बचाउनतिर लागे सरकार पत्रकारलाई हिंसा गर्नेलाई बचाउनतिर लागे सरकार विकास होस् अब चाहिँ यो देशमा हाम्रो विकास होस् अब चाहिँ यो देशमा हाम्रो नेताहरूले पनि गर्नुपर्छ धेरै धेरै राम्रो नेताहरूले पनि गर्नुपर्छ धेरै धेरै राम्रो हस्त मेरो कविता यति नै हो र के भन्न चाहन्छु भने यस मजेरीको मैफिलबाट जुन जुन साथीहरूमा आफ्नो प्रतिभाहरू छ आफ्नो प्रतिभाहरूलाई प्रस्फुटन गर्न पाउनु भएको छैन भने यस नुवाकोट एफएमको एक सय छ दशमलव आठ मेगाहरूको कार्यालयमा आएर वा आफ्नो मोबाइलबाट सम्पर्क राखेर पनि आफ्नो प्रतिभाहरू देखाउनु होला भन्न चाह भन्दै म आफ्नो कवितालाई पनि यहीँ टुङ्गाउँदै म बिदा हुन चाहन्छु हस्त उहाँ हुनुहुन्थ्यो रामेश्वर गजुरेल जिलिङको साथी जिलिङ नल गाउँको साथी उहाँ बोल्दै हुनुहुन्थ्यो अझै धेरै बोल्दै हुनुहुन्थ्यो निकै बाठो मान्छे उहाँ बोल्न निकै मन पराउने मान्छे र कवितामा सबै कुराहरू उतार्नु भएको छ नेताको व्यवहार भन्ने शीर्षकमा छ तर सबै कुराहरू उठाउनु भएको छ अब राम्रो काम गर्नुपर्छ है भनेर आग्रह पनि गर्नुभएको छ सन्देश पनि दिनुभएको छ साँच्चैकै आज हामीले दिएको भोट खेर नजाओस् राम्रो काम गरून् संविधान पाओस् त्यसले हामी पनि यही चाहन्छौँ उहाँको कवितासँगै र यति बेला फेरि अर्को कविता राख्दैछौँ हामीले यहाँनिर एकजना चेली स्रष्टा हुनुहुन्छ शशिकला पाछिक भन्ने चेली स्रष्टा हुनुहुन्छ भद्रुटारको साथी उहाँले पनि एउटा यही देशप्रति माटोप्रति नेपाल आमाप्रति ओतप्रोत भएका शब्दहरूले सजिएको एउटा कविता वाचन गर्नुभएको छ म मातृभूमि रोहिरहेछु भनेर कविता वाचन गर्दै हुनुहुन्छ निकै सुन्दर कविता छ यो कविता कार्यक्रम मजरीको व्यवसायमा नमस्कार मेरो नाम शशिकला पाठक मेरो घर नुवाकोट जिल्ला भजुटार गाविस वार्ड नम्बर चण्डरा सानो कविता लिएर उपस्थित जनाएकी छु मेरो कविताको शीर्षक छ म मातृभूमि रोइरहेछु म कत्रो नै छु र म कत्रो नै छु र मेरो सिमाना दक्षिणमा भारत र उत्तरमा चीनलाई छोइरहेछु कस्ता दुर्गति र दुर्बुद्धिका सन्तान जन्माइछु हरे म नेपाल आमा रोइरहेछु हरे म मातृभूमि रोइरहेछु दुईटा बहादुरका बीच दुईटा बहादुरका बीच इमेरा मेरा लुरे छोराहरू लडिरहेछन् यिनीहरू पछाडि फर्कन जान्दैनन् र मैले भनेको पनि मान्दैनन् आखिर कालो बादल उनीहरूकै बुई चढिरहेछ यी मेरा छोराहरू यी मेरा छोराहरू हावाको महलमा सपनाको सुन्दरीसँग ठट्टा गरिरहेछन् म त आमा सन्तानको माया बराबरी रहन्छ अझै मेरा छोराहरू मरिरहेछन् यिनीहरूमा एकता छैन यिनीहरूमा एकता छैन तर पनि मलाई डर लागिरहेछ कतै मेरो अस्तित्व र पहिचान त गुम्ने होइन मलाई त हरेकले ताकिरहेछ भारतले पनि आऊ भनेर डाकिरहेछ चीनले पनि मलाई मागिरहेछ अब मेरा सन्ततिले होस् नपुर्याए मेरो अस्तित्व दूर दूर भागिरहेछ मेरो अस्तित्व टाढा टाढा भागिरहेछ अत्याचार गरे मलाई अत्याचार गरे मलाई जङ्गे पिलर गरिरहेछ सन्तान मेरा त्यस्तै परे इज्जत मेरो झरिरहेछ सन्तान मेरा त्यस्तै परे इज्जत मेरो झरिरहेछ पूर्वमा मेची पश्चिम काली पूर्वमा मेची पश्चिममा काली सगरमाथाले छोइरहेछ पशुपति जागहे अब तिमी बेला भयो यो मातृभूमि रोइरहेछ पशुपति जागहे अब तिमी बेला भयो यो मातृभूमि रोइरहेछ सबैले मलाई खिचिएका छन् सबैले मलाई खिचिएका छन् विश्वले मलाई खिचिएका छन् हुल्का फुलले मलाई खिचिएका छन् ज जसले जे जे गरे पनि मेरो स्वतन्त्रतामा कसैले आँच पुर्याउन सक्ने छैन म निडर भएर बसिरहेकी छु यी मेरा सन्ततिलाई यी मेरा सन्ततिलाई अब मैले मिलाउने छु आमाको न्यानो माया र शान्ति दिलाउने छु विश्व सामु पशुपतिनाथ सगरमाथाको देश भनेर चिनाउने छु यी मेरा सन्ततिलाई सद्मार्गमा छु अमृतका दाना यही माटोमा फुलाउनेछु म र मेरो सन्ततिलाई नेपाली हुँ भने यही मातृभूमिमा डुलाउनेछु रोएको छैन अझै म रोएको छैन अझै म दुःख मात्र भोगिरहेछु म मातृभूमि हार्दिन कहिल्यै सफलताको बाटो रोजिरहेछु म मातृभूमि दिन कहिले सफलताको बाटो रोजिरहेछु हवस् त मेरो यहाँ कुनै कमी कमजोरी अथवा त्रुटिहरू भए म पुनः क्षमा प्रार्थी छु भन्दै मेरा मनस्फुटनमा उब्जेका दुई चारवटा तिता मिता भावहरू यही विसर्जन गर्दै बिदा हुन्छु हवस् त नमस्कार हामीले शशिकला पाछिकको आवाज राख्यौँ उहाँले कविता वाचन गर्नुभयो र मेरो कवितामा कुनै गल्ती भए चाहिँ भनिदिनु होला भन्नुभएको थियो उहाँको कवितामा कुनै त्रुटि छैन गल्ती छैन र मैले यति भनिदिन्छु उहाँको कविता निकै मिठो छ उहाँले जे भन्न खोज्नु भयो सुन्नेले राम्रोसँग बुझ्नु भएको छ यो कविता सँगसँगै अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ विदा हुनुपर्छ र म आवाजको खेतला बोली बेचेर बाँच्ने मान्छे यो आवाजहरू सुनाएर थाकेँ म आफै पनि गाउँदा गाउँदै थाकेँ भक्तराज आचार्यले यसरी गीत गाउनु भएको थियो कुनै दिन यो गीत सम्झनामा आयो यो गीत राख्दै म कार्यक्रमबाट विदा हुन्छु तर त्योभन्दा पहिला दुई चार शब्द चढाउनु पर्ने हुन्छ नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर्ज त्यसै गरी सामुदायिक रेडियो अर्घाँची एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज जहाँबाट सुन्नुभयो तपाईँ सम्पूर्ण साहित्य अनुरागी मनहरूमा धेरै धेरै धन्यवाद र यान्त्रिक कक्षीबाट मलाई सघाउने यान्त्रिक कक्षीका सखा संयोग नेपाललाई धन्यवाद त्यसै गरी अर्घाँची एफएमको स्टुडियोबाट सघाउनु हुने विष्णु खनाललाई पनि धन्यवाद दिन चाहन्छु इन्टरनेट अनलाइनमा सुन्नुहुने तपाईँ सम्पूर्ण नेपाली मनहरूप्रति आभारी रहन चाहे त्यसै यो कार्यक्रम तपाईँले डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने W W W dot cyber Sangam dot नेटबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यो पनि जानकारी गराउन चाहे सबै सबैलाई धेरै धेरै धन्यवाद तपाईँले गजलहरू कविताहरू लेखेर मेल गर्न चाहनुहुन्छ भने DNK Kuwar at the rate Gmail dot com अथवा Nuwakot FM at the rate Gmail dot कममा मेल गर्नुहोला अथवा आवाज रेकर्ड गराउन चाहनुहुन्छ भने हामीलाई स्टुडियोको टेलिफोन नम्बरमा फोन गरेर बुझेर आवाज रेकर्ड गराउन सक्नुहुनेछ यो पनि जानकारी गराउन चाहे सम्भव भए स्टुडियोसम्म आएर रेकर्ड गर्नुहुँदा पनि हुन्छ यो जानकारी सँगसँगै एउटा गजल वाचन गर्दै भक्तराज आचार्यको गीत राख्दै आवाजको खेतला डिएनके कुमार आजको कार्यक्रम साहित्यिक कार्यक्रम मजेरीको यो विषयबाट म किनारा लाग्दैछु एउटा आफ्नै गजल वाचन गर्दै मेरो घर थियो परिवार थियो मेरो घर थियो परिवार थियो बाले सिकाएको संस्कार थियो मेरो घर थियो परिवार थियो त्यही गाउँमा बाँच्नको लागि त्यही त्यही गाउँमा बाँच्नको लागि मेरा बाको सानो व्यापार थियो बाले सिकाएको संस्कार थियो सोझा सिधालाई सोझा सिधालाई ठग्दै हिँड्ने एउटा बाटो साउ गद्दार थियो मेरा बाको सानो व्यापार थियो समाज सेवा गर्ने मरिसकेछन् समाज सेवा गर्ने मरिसकेछन् पत्रिकामा यस्तै समाचार थियो मेरो घर थियो परिवार थियो बालले सिकाएको संस्कार थियो नमस्ते शुभरात्रि यो आवाजहरूलाई सुनाएर थाके यो आवाजहरूलाई सुनाएर थाके म आफै पनि गाउँदा गाउँ दैठाके यो आवाज